बर्दियाको बेलुवामा आग लागि एक सय छत्तिस घर जलेर नष्ट दाङको हेकुलीमा परेको चट्याङले एक युवतीको मृत्यु संघीयताका विषयमा स्पष्ट धारणा माग गर्न कंग्रेसका आदिवासी जनजाति नेताहरूले सभापति कोइरालालाई भेट्दै एमाले पोलिट ब्युरो बैठक आज पनि उदाउँदो सूर्यलाई अर्घ दिँदै पूर्वी तराईमा चैते छठ पर्व सम्पन्न कमलहरी हत्याको विरोधमा आह्वान गरिएको बन्दले पश्चिम नेपालमा जनजीवन आज पनि प्रभावित चीनद्वारा आफ्नो सैन्य शक्ति श्वेत पत्र मार्फत सार्वजनिक दक्षिण पूर्वी देशहरूमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या सत्तरी पुग्यो र आइपिएल क्रिकेटमा आज पुणे र हैदराबाद तथा राजस्थान र मुम्बई भिड्ने बेङ्गलोर शीर्ष स्थानमा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ खनाल इटा उद्योग पिठुवा पाँच प्रोप्राइटर कमल खनाल मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न दुई सय एकाउन्न नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ कृषि सामग्री सप्लायर्स रनपायक बकुलहर प्रोप्राइटर राजाराम रेग्मी फोन शून्य छप्पन्न पाँच एकसठी शून्य चालिस नमस्कार नेट नेपालबाडी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जरा र सरस्वती राउतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालबाडी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा बर्दियाको बेलावा गाविसको चेपाङ गाउँमा आगलागी हुँदा करिब एक घर जलेर नष्ट भएको छ गै राति बाह्र बजेदेखि एक्कासी आग लागि हुँदा घरहरू जलेर नष्ट भएका हुन् केही चौपाए मरेका छन् आगो आज बिहान सात बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यमुना रजकले बताउनुभयो आगो नियन्त्रणमा लिनका लागि बर्दियाको गुलरिया र नेपालगंजका दमकल प्रयोगमा गरिएको थियो रत्न राजमार्गमा पर्ने बेलुवा गाविस वडा नम्बर सातको चेपाङ गाउँमा आगो लागेपछि नियन्त्रणमा लिन बर्दिया र बाँकेबाट सशस्त्र नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उक्त आगो लागे स्थानमा पुगेको थियो रातिको समयमा हावाहुरी चलेको र आगो चाँडै फैलिएकोले स्थानीयवासीको भनाइ छ आगलागीबाट लाखौं बराबरको क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ बंगुरको गोठमा बालेको मैन बत्तीको आगो सल्केर गाउँका अन्य घरमा पनि जलेको प्रारम्भिक अनुमान गरिएको छ आगलागीबाट पीड़ित भएकाहरूलाई राहत वितरण कार्य शुरू भइसकेको बर्दियाबाट पत्रकार दीपक शर्माले जानकारी दिनुभयो दाङको हेकुलीमा गैराती चट्याङ परेर एकजनाको एकजना युवतीको मृत्यु भएको छ हेकुली गाविस वडा नम्बर एक बैबाङकी तेइस वर्षीय सुनिता चौधरीलाई राति एक बजे चट्याङ लागेको थियो चट्याङ लागेकी सुनिताको घटनास्थलमै ज्यान गएको श्रीमान श्यामसुन्दर चौधरीले जानकारी दिनुभयो सुतिरहेको अवस्थामा चट्याङ परेर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख गणेश विक्रम शाहले जानकारी दिनुभयो चट्याङ पर्दा घरभित्रको केही सामानमा समेत क्षति पुगेको प्रहरीले बताएको छ भर्खरै प्राप्त समाचार अनुसार बुटौलको मिलनचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ विपरीत दिशाबाट आएको लु एक ख उन्नाइस नम्बरको बसले लु नौ सतहत्तर उन्नाइस नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुटोर नगरपालिका वडा नम्बर एघारका छपन्न वर्षे राजु गुरुङको मृत्यु भएको हो दुर्घटनामा पैंतिस वर्षे ओम गुरुङ घाइते हुनु भएको छ बस चालक प्रहरीको नियन्त्रणमा भएको बुटोलबाट विक्रम खड्काले जनाउनु भएको छ संघीयताका विषय स्पष्ट धारणा माग गरिरहेका नेपाली काङ्ग्रेसका आदिवासी जनजाति नेताहरूले आज पार्टी सभापति सुशील कोइरालालाई भेट्दैछन् पहिचान सहितको संघीयताका विषयमा पार्टीभित्र स्पष्ट धारणा बनाउनु पर्ने विषयमा छलफल गर्न आदिवासी जनजाति नेताहरूले सभापति कोइरालालाई भेट्न लागेका हुन् अहिले केही बेरमा सभापतिलाई भेट्ने एक नेताले जानकारी दिएका छन् भेटमा आदिवासी जनजातिको मुद्दालाई पार्टीले विशेष रूपमा उठाउनु पर्ने लगायतको मागका बारेमा सभापतिलाई जानकारी गराउने आदिवासी जनजाति नेता नेताहरूको तयारी छ नेकपा एमालेको पोलिट ब्युरो बैठक आज पनि बस्दैछ हिजोदेखि शुरू भएको बैठकमा आज केन्द्रीय कमिटिमा रिक्त रहेका स्थानमा पूर्तिका विषयमा छलफल हुनेछ बिहान एघार बजे पार्टी मुख्यालय बल्खुमा शुरू हुने बैठकमा हिजो बोल्न बाँकी रहेका पोलिट ब्युरो सदस्यहरूले आफ्नो धारणा राख्नेछन् पार्टीको महाधिवेशन भएको चार वर्ष बितिसक्दा पनि केन्द्रीय कमिटि पूरा हुन सकेको छैन नवौं महाधिवेशनमा कार्यकर्ता माझ लैजाने एजेण्डालाई बलियो बनाउन पनि केन्द्रीय समितिमा रिक्त स्थान पूर्ति गर्नु एमाले कार्यमा बाध्यता छ त्यसै गरी संविधान सभाको निर्वाचनका विषयमा पनि आज थप छलफल हुने सचिव विष्णु पौडेलले जानकारी दिनुभयो यसअघि हिजोको बैठकमा आगामी संविधान सभाको निर्वाचनमा अन्य पार्टीलाई प्रभावित पार्ने गरी कंग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने विषयमा निर्णय भएको थियो त्यसै गरी अख्तियार दुरूपयोगको आरोप लागेका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नबनाउन उच्च स्तरीय राजनीतिक समितिलाई दबाव दिने निर्णय भएको थियो बैठकले तत्कालीन बाबुराम भट्टराई सरकारले गरेका राजनैतिक नियुक्ति खारेजीका लागि पहल गर्ने समेत हिजोको बैठकमा निर्णय भएको थियो चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै हुनुहुन्छ राजधानी बेजिङमा हुने भेटवार्तामा नेपाल चीन सम्बन्ध चीनले नेपाललाई गरिरहेको सहयोग र नेपालको समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ माओवादी अध्यक्ष प्रचण्डले आज चिनिया राजनीतिका दलका उच्च तहका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ उदाउदो सूर्यको अर्घ दिँदै मिथिला अञ्चलमा चैत्य छठ पर्व आज विधिवत रूपमा सम्पन्न भएको छ चार दिनदेखि निष्ठापूर्वक विभिन्न प्रकारले चैत्य छठ पर्वको तयारीमा जुटेका श्रद्धालु भक्तजनहरू आज उदाउँदो सूर्यलाई अर्घ दिँदै आज विधिवत रूपमा यस पर्वलाई समापन गरिएको हो वर्षमा दुईपल्ट मनाइने चैत्य छठको आफ्नै विशेष महत्व रहेको पाइन्छ विभिन्न प्रकारका चर्मरोगबाट मुक्ति पुत्र लाभको कामना आफ्नो परिवारको कल्याण र सफलताको कामना गर्दै श्रद्धालु भक्त भक्तजनहरू विशेष निष्ठापूर्वक यस पर्वलाई मनाउँदै आएका छन् यसैबीच विगतको तुलनामा महोत्तरीको गौशालामा रहेको मराहा नदीको किनारमा छठ पर्व मनाउने भक्तजनहरूको संख्यामा वृद्धि भएको पाइएको छ जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध हात हतियार संकलन अभियान अन्तर्गत एक सय अठार नाल हतियार संकलन गरेको छ हतियार संकलनको पहिलो चरणमा दुई थान मात्र पाइएको नुवाकोट प्रहरीले म्याथ थप अन्तर्गत दोस्रो चरणमा घर दैलो अभियानबाट पछिल्लो दस दिनमा थप एक सय सोह्र थान हतियार संकलन गरेको छ म्याथ थप चैतको अन्तिम साता घर दैलो अभियानमा नौवटा प्रहरी चौकीले एक सय एक थान भरुवा बन्दुक पन्ध्र थान नाल दुई थान बट तथा केही बन्दुकमा लाग्ने गोली ढुङ्गा र आधा किलो बारुद संकलन गरेको नुवाकोट प्रहरीले जनाएको छ आरक्षण क्षेत्र शिकार क्षेत्र तथा तीन सय भन्दा बढी सामुदायिक वन रहेको नुवाकोटलाई शिकारको लागि पकेट क्षेत्र मानिन्छ ललितपुरको चाकोपाटीमा इन्जिनियर युवराज पौडेलका घरमा कमलहरी बसेकी सृजना चौधरीको हत्या भएको विरोधमा विभिन्न संघ संस्थाले पश्चिम नेपालमा रहेको पश्चिम नेपालमा गरेको बन्द आज पनि जारी छ अधिकारवादी संघ संस्थाहरूले घटनाको अनुसन्धान गरी दोषीमाथि कार्यवाहीको माग गर्दै आह्वान गरेको बन्दको आज दोस्रो दिन पनि दाङ सहित बाँके बर्दिया कैलाली कञ्चनपुरमा गरिएको बन्दले त्यहाँको जनजीवन प्रभावित भएको हो यसैबीच पूर्व पश्चिम राजमार्गको फालुवाङमा बन्दमा परेका डेढ सय बढी साना तथा ठुला ठूला सवारीका साधनहरूलाई सुरक्षाकर्मीले राति एघार बजे स्कटिङ गरेर गन्तव्यतर्फ प्रस्थान गराएको छ नुवाकोट लच्याङ्की कान्छीमाया तामाङलाई बोक्सीको आरोपमा कुटपिट गर्ने बाह्रजना विरुद्ध नुवाकोट प्रहरीले मुलुकी ऐन अनुसार सार्वजनिक मुद्दा लगाएको छ प्रहरीले देवी आमा समूहकी सचिव सहित बाह्रजना गाउँलेलाई जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता गराएको हो बोक्सीको आरोपमा देवी महिला समूह र अन्य गाउँलेहरू मिलेर पैंतिस वर्षीय तामाङलाई निर्घात कुटपिट गरेका थिए राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन् नेपाल बाणी नेटवर्क सुन्दै रहनुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना फलफुल पसल पर्साको लागि थोक विक्रेता खैरहने चार पर्सा बजार प्रोप्राइटर क्षेत्र बहादुर रावल सुजन रावल मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस दुई सय सन्तानब्बे नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना प्लास्टिक सप्लायर्स सौराहा चोक प्रोप्राइटर राजन वाग्ले मोबाइल अन्ठानब्बे पाँच पचास साठी नौ सय बाह्र नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मा मनोकामना चाँदी पसल खुलेसिमल बजार मोबाइल अन्ठानब्बे चार पचास उनानब्बे दुई सय सोह्र नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जुटपानी एकाडेमी प्रिन्सिपल एवं समस्त विद्यालय परिवार जुटपानी सूर्यपुर नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ काका रेस्टुरेन्ट रत्नगर चार भोकाहा प्रोपाइटर सवाना महतो मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस छ सय एकानब्बे लोकल कुखुराको मासु हाँसको छोइला माछा घोङ्गी साथै खाजाको लागि हामीलाई सम्झनुहोस् सक्छ अब विदेशको खबर अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो ठूलो देशको रूपमा परिचित चीनले सैन्य शक्तिमा पनि आफ्नो छवि विश्व सामु प्रस्तुत गरेको छ हालै चीनले आफ्नो सैन्य शक्ति पहिलो पटक सार्वजनिक गरेको हो रक्षा सम्बन्धी एक श्वेत पत्र जारी गरी चीनले आफूसँग आठ लाख पचास हजार स्थल सेना भएको बताएको छ त्यस्तै नौसेनामा दुई लाख पैंतिस हजार सैनिक परिचालन गरेको श्वेत पत्रमा उल्लेख छ त्यसै गरी वायु सेवामा तीन लाख अन्ठानब्बे हजार सैनिक कार्यरत भएको चीनले जनाएको छ चीनले सन् दुई हजार बाह्रमा रक्षा बजेट एघार दशमलव दुई प्रतिशत बढाएर करिब एक अर्ब डलर पुर्याएको छ श्वेत पत्रमा शान्तिपूर्ण विकासमा राष्ट्रिय प्रतिबद्धता कायम रहेको समेत उल्लेख गरिएको छ चीनले देशका विभिन्न प्रान्तमा सेनाको अवस्थित र नेतृत्वको ढाँचाको विषयमा पनि पारदर्शी किसिमले श्वेत पत्र मार्फत सार्वजनिक गरेको छ इरानको खास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको सात दश सात दशमलव आठ रेक्टर स्केलको भूकम्पका कारण पाकिस्तान र इरानमा गरी मृत्यु हुनेको संख्या सत्तरी पुगेको छ इरानमा चालिसजना र पाकिस्तानमा तीसजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् इरानमा जना घाइते भएको त्यहाँको टेलिभिजनहरूले जनाएका छन् करिब दुई लाख जनसंख्या भएको पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्रै तीसजनाको मृत्यु भएको हो इरानमा यो चालिस वर्ष यताकै शक्तिशाली भूकम्प हो यसअघि गत दस अप्रेलमा इरानमा आएको भूकम्पमा सैतिस जनाको मृत्यु भएको थियो दक्षिण पूर्वी क्षेत्रमा आएको भूकम्पले भारतका नयाँ दिल्ली तथा गुजरातमा समेत झड्का दिए पनि क्षतिको विवरण आएको छैन अब खेल खबर इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पुणे वारियर्स र सनराइजर्स हैदराबाद तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन् पुणेमा दिउँसो सवा चार बजेदेखि सुरु हुने खेलमा हैदराबाद एङ्गलोर म्याराथुन म्याथ्युसको कप्तानीमा उत्रनेछ त्यसै गरी पुणे कुमार साङ्गारको नेतृत्वमा खेल्नेछ जारी प्रतियोगितामा छ अङ्क जोडेको सनराइजर्स चौथो तथा चार अङ्क जोडेको पुणे आठौं स्थानमा छ त्यसै गरी गैराती मात्रै दोस्रो स्थानमा झरेको मुम्बई इण्डियन्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स राति सभा आठ बजे भिड्नेछन् दुवै टिमको समान छ छ अङ्क रहेको छ गैराती भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दिल्ली डेयर डेभिल्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ अहिलेसम्म छ खेल खेलेको बेङ्गलोरको आठ अङ्क छ गैराती बेङ्गलोर र दिल्लीको खेल सुपर ओभरमा पुगेको थियो निर्धारित ओभरमा दुवै टिमले समान एक सय बत्तीस रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निकालिएको थियो सुपर ओभरमा बेङ्गलोरले पन्ध्र रन जोड्दा दिल्ली भने एघार रनमै रोकिएको थियो जारी प्रतियोगितामा अहिलेसम्म कुनै पनि खेल नजितेको दिल्ली तालिकाको पुछारमा रहेको छ यस्तै हिजो भएको पहिलो खेलमा किङ्स इलेभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई चार रनले पराजित गरेको थियो हिजोको जितसँगै पञ्जाब पाँचौं स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्तमा मूल खबरका शीर्षकहरू पुनः एकपटक बदियाको बेलुवामा आग लागि एक सय छत्तिस घर जलेर नष्ट दाङको हेकुलीमा परेको चट्याङले एक युवतीको मृत्यु संघीयताका विषयमा स्पष्ट धारणा माग गर्न कंग्रेसका आदिवासी जनजाति नेताहरूले सभापति कोइरालालाई भेट्दै एमाले पोलिट ब्युरो बैठक आज पनि आउँदो सूर्यलाई अर्घ दिँदै उदाउँदो सूर्यलाई अर्घ दिँदै पूर्वी तराईमा चैते छठ पर्व सम्पन्न कमलहरी हत्याको विरोधमा आह्वान गरिएको बन्दले पश्चिम नेपालमा जनजीवन आज पनि प्रभावित चीनद्वारा आफ्नो सैन्य शक्ति श्वेत पत्र मार्फत सार्वजनिक दक्षिण पूर्वी देशहरूमा आएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या सत्तरी पुग्यो र आइपिएल क्रिकेटमा आज पुणे र हैदराबाद तथा राजस्थान र मुम्बई भिड्ने बेङ्गलोर शीर्ष स्थानमा हौस् त बिहान नौ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र नन्दु गेलाङलाई धन्यवाद अहिलेलाई सुरुचि र सरस्वती विदा भयौँ नमस्कार मुटु छाती पेट तथा मधुमेह रोगका बिरामीहरूका लागि